श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउने गर्छौँ सोमबार बुधबार र शुक्रबार आज शुक्रबारी श्रृङ्खला हो र आजको श्रृङ्खलामा रहेर तपाईँको लागि मैले विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेका तिनै चर्चित आवाजहरू तपाईँको लागि लिएर आएको छु जुन आवाजले वास्तवमै भन्नुपर्दा नेपाली सुगम सङ्गीतको यो बजारलाई यहाँसम्म ल्याइपुर्याउनको लागि सफल भएको छ तिनै चर्चित आवाजहरू तपाईँको लागि आजको कार्यक्रममा राख्नेछु जुन आवाज नेपाली गीत सङ्गीतको बजारमा सदाबहार रूपमा बज्ने गर्छन् तपाईँ हामीलाई निकै नै मनपर्छ तिनै आवाजहरू तपाईँको लागि आज मैले लिएर आएको छु र यति बेला तपाईँले आधुनिक यात्राको यो श्रृङ्खला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ नेपाली सुगम सङ्गीतको क्षेत्रमा धेरै समय अगाडि भन्नुपर्छ निकै नै चर्चामा रहेका आवाजहरू जुन आवाजले वास्तवमै नेपाली सुगम सङ्गीतको आजको यो बजार निकै नै माथि उठाइदिएको छ तिनै चर्चित आवाजहरू आजको आधुनिक यात्राको यो श्रृङ्खलामा रहनेछन् र यति बेला तपाईँको लागि एउटा निकै नै पुरानो आवाज तर निकै नै चर्चित आवाज जुन आवाज सुन्दा कहीँ न कहीँ तपाईँ हामीलाई छुट्टै प्रकारको आनन्द मिल्छ यति बेला राख्छु आधुनिक यात्राको यो श्रृङ्खलामा उकाली ओरालीहरूमा उकाली ओरालीहरूमा राहहरूमा हिमालका विशाल छातीहरूमा जहाँ जहाँ जान्छौ तिमी म पहिला पनि पछाइ रहन्छु ती छहरा खोला खहरहरूमा सम्झना पनि बगिरहन्छु Look my 啊。 पाल दुखले कर में हरूंगा मुट्टू कमाने जाड़ो हरुमा कपाल दुखले कर में हरूंगा मनहरनी सुंदर दृश्य शांत शीतल वातावरण मा जहाँ जहाँ जान्छौ तिमी म पाइला भने पछ्याइरहन्छु निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो तपाईँको मनको रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुन कुनाबाट सुनिराख्नु भएको छ र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी तपाईँको माझमा विशेष गरी नेपाली सुगम सङ्गीतको बजारमा चर्चामा रहेका चर्चित आवाजहरू राख्ने गर्छौँ र आजको कार्यक्रममा भने मैले विशेष गरी तपाईँको लागि ती पुराना आवाजहरू लिएर आएको छु जुन आवाज जीवन्त छन् जुन आवाजहरू सदाबहार रूपमा नेपाली गीत सङ्गीतको बजारमा गुन्जिरहन्छन् तपाईँ हामीलाई मनपर्छ तर अहिले पछिल्लो समयमा अलिकति तपाईँ हामीले यी पुराना आवाजलाई बिर्सिएका हौ कि यही उद्देश्यले नै तपाईँको लागि यिनै पुराना पुराना आवाजहरू आजको कार्यक्रममा हामीले लिएर आएका छौँ र यति बेला फेरि पनि अर्को एउटा निकै नै चर्चित आवाज तपाईँलाई राख्न चाहन्छु नेपाली गीत सङ्गीतको क्षेत्रमा एउटा स्वर सम्राटको उपाधि पाइसक्नु भएको थियो गायक नारायण गोपालले यति बेला उहाँले नै सुमधुर आवाज दिनुभएको एउटा निकै नै कर्णप्रिय गीत तपाईँको लागि राख्छु म त लाली गुराँस भएछु तस्बिर मलाई निको लाग्छ पिन तिम्रो तस्बिर मलाई निको लाग्छ मेरा जति हेर्छौ उति हिसी लाग्छ आँध्यारोमा रात बिच तारा पिछे घुम्छ जुनलीमा जुन सिति ओर्ली मुख चुम्छ किन किन तिम्रो तस्विर मलाई नि बोलाछ पञ्च आधरात्मा पनी पनि में हुन्छ एक लास ठाउँमा त्यो साथी मेरै बन्छ आधरात्मा म्यूज पनि सिरनामै हुन्छ को प्रभात निर्भूष जब हुन्छ मेरो मनको झल्कोमा पहिले आइपुग्छ किन किन तिम्रो तस्विर मलाई निकोला को वेद नाम जति छाति फुल मेलन को ते तेहि आशा बन्छ बिछोड को वेद नाम जति छाति पुलछा मेलन को कल्पनमा तेहि आशा बन्छ कोकिलामा कोकिलमा जसै मुटु भित्रै पुग्छ जति टाढा पुग्छु सधैँ नजिक त्यही हुन्छ किन किन तिम्रो तस्विर मलाई निको लाग्छ नबोलेर जति हेर्छौ उति हिर्सी लाग्छ बिना तिम्रो तस्विर मलाई नि खोला छ निरन्तर गुन्जिरह्यो अर्पणमा जब दुई हात मिल्छन् विश्वास बढ्छ जब दुई हात मिल्छन् साझेदारी बढ्छ जब दुई हात मिल्छन्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 टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा बेटर पावर बेटर माइलेज बेटर इन्जिन बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटिआर वान एटी सिसी 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी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 मनका मन फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा मनका फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा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 मनोकामना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा मनोकामना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा घर बनाउन लागेको ओरिङ गर्नुपर्ने अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला धन्दा नमान्नुहोस् न दाई हाम्रै पर्साको नयाँ रोडमा रहेको ज्ञानज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न हो बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क ज्ञान बिजुली पसल खैरहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि सरल अफसेट प्रेस सँगै फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छेपन्न एकसठी नौ सय बाह्र प्रोपराइटर कमलराज ढकाल इन्डियामा पढ्न जान चाहने विद्यार्थीको लागि सुवर्ण अवसर टच स्काई इन्टरनेसनल एजुकेसनले इन्डियामा पढ्न जाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै इन्डियाका विभिन्न स्थान जस्तै बेङ्गलोर चण्डीगढ न्यु दिल्लीमा विभिन्न कोर्स नर्सिङ सिभिल इन्जिनियरिङ मेकानिकल इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ बिबिए पेट्रोल टेक्नोलोजी जस्ता कोर्सहरू पढ्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस् साथमा कोर्स युनिभर्सिटी लगायतका विभिन्न सुविधाको बारेमा उचित परामर्श र जानकारी गराइन्छ विस्तृत जानकारीको लागि टच स्काई इन्टरनेसनल एजुकेसन रत्नगर दुई चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उनासाठी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम आधुनिक यात्रा किचनको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ र तपाईँको माझमा रहेर निकै नै पुराना पुराना आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छ जुन आवाज नेपाली आधुनिक गीत सङ्गीतको बजारमा सदाबहार रूपमा बज्ने गर्छन् सदाबहार रूपमा जीवन्त छन् ती आवाजहरू तपाईँको लागि हामीले प्रस्तुत गरिराखेका छौँ र मैले योभन्दा अगाडि तपाईँलाई म त लाली गुराँस भएछु भन्ने आवाज राख्छु भनेको थिएँ प्राविधिक कारणवश अर्को आवाज बज्न गए त्यसको लागि चाहिँ क्षमा प्रार्थी छु र यति बेला भने तपाईँको लागि फेरि पनि सोही आवाज राख्छु जुन आवाज मैले अगाडि नै उद्घोष गरिसकेको थिएँ नेपाली आधुनिक गीत सङ्गीतको बजारमा निकै नै कर्णप्रिय आवाजका धनी स्वर सम्राट नारायण गोपालको स्वरमा म त लाली गुराँस भएछु मतलाली गुरास भएछु मतलाली गुरास भएछु मनैभरि पुलिदिन्छु मनैभरि पुलिदिन्छु मनैभरि पुलिदिन्छु मनैभरि दिन्छु मतलाली गुरास भएछु हरुले कसलाई पुग्छ भिरमा पनि फुलिदिन्छु हातहरूले कसलाई पुग्छ भिरमा पनि दिन्छु खुसीमा तर कहाँ हुन्छ भिरमा पनि तुलिदिन्छु मतलाली गुरास भएछु मतलाली गुरास भएछु पनि पोलिदिन्छु म दलाली गुराँस भएछु दिन्छु दलाली भारी भएछु दिन्छु पोलिदिन्छु भारी पोलिदिन्छु दिन्छु पोलिदिन्छु भारी म त लाली गुराँस भएछु निकै नै कडप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको माझमा रहेर नै चर्चित आवाजहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ आशा छ तपाईँ पनि यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सँगै हुनुहुन्छ हामीलाई साथ दिइराख्नु भएको छ विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहेका हरेक खालका गीत सङ्गीतहरूलाई हामी कार्यक्रम आधुनिक यात्राको यो श्रृङ्खलामा तपाईँको लागि राख्ने गर्छौँ र आज पनि पुराना पुराना आवाजहरू चर्चित आवाजहरू ती पुराना सङ्गीत ती पुराना सुर अनि ती पुराना शब्दहरूलाई तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला फेरि पनि अर्को एउटा पुरानो आवाज तर निकै नै चर्चामा रहन सफल भएको आवाज त्यसो त अहिलेको गीत सङ्गीतको बजारमा यो आवाज त्यति सुनिएको त छैन नै तर केही समय अगाडि निकै नै चर्चामा रहेको आवाज हो तपाईँलाई निकै नै मनपर्ने आवाज हो दिप श्रेष्ठको स्वरमा म सुन्नै नसकिने सुन्नै नसकिने आवाज भए त्यसै त्यसै बर्बाद भए म सुन्नै नसकिने आवाज भए त्यसै त्यसै बर्बाद भए आकाश बेग्लै मेरो धरती छ बेग्लै म यो जिन्दगीकै अपवाद भए म सुन्नै नसकिने आवाज भए त्यसै त्यसै बर्बाद भए यहाँ चल्दैन बतास मेरो सास बुकी यहाँ बल्दैन बत्ती मेरो रात छोपी यहाँ चल्दैन बतास मेरो सास बोकी यहाँ बल्दैन बत्ती मेरो रात छोपी छ पानी न नलाग्छ डढेलो म आफ्नै मुटुभित्र बल्झिरहे म सुन्नै नसकिने आवाज भए त्यसै त्यसै बर्बाद भए म सुन्नै नसक्ने आवाज भए निकै नै सोधुर आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खला सँगै हुनुहुन्छ तपाईँ र तपाईँको माझमा रहेर नै पुराना पुराना आवाजहरू प्रस्तुत गर्दा गर्दै हामी आजको कार्यक्रमको लगभग लगभग अन्त अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ यतिन्जेलसम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार कथामा नमिठो व्यथामा म यस्तै व्यवस्थामा अल्झिरहे म सुन्नै नसकिने आवाज भए त्यसै त्यसै बर्बाद भए म सुन्नै नसकिने आवाज भए त्यसै त्यसै बर्बाद भए आकाश बेग्लै मेरो धरती छ बेग्लै म यो जिन्दगीकै अपवाद भए म सुन्नै नसकिने आवाज भए त्यसै त्यसै बर्बाद भए त्यसै त्यसै बर्बाद भए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 रिचिटोनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम मार्शल इम्पोरियम लाखौँको सपना बाइक चलने हुन्छ हिरो बाइक किन्ने चाहना मार्शल इम्पोरियममा पुरा हुन्छ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 पर्फर्मेन्सर स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो अब मात्र मार्सल इम्पोरियममा ओए